नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट पनि मलाई साथ मिलिराखेको छ राष्ट्र म छु तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार पाँच र हामी कहिले नयाँ भाका बताउँछौँ बजाउँछौ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ हामी हरेक दिन नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौँ भने आजको यो बिहिबारे बसाइमा भने भर्खरै बजारमा आएका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ तपाईँले नै मन पराउनु पराउनुभएका तपाईँले नै रुचाउनु भएका लोकदोहोरी भाकालाई आज कार्यक्रममा स्थान दिन्छौँ तपाईँको त्यो तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गर्छौँ हामी र कार्यक्रमको सुरुवातमा एउटा मिठो लोकदोरी भाका राख्न चाहन्छु सोध्छु कहिले कहिले प्रदीप त्रिपाठी अनि पूजा गुरुङको सुमधुर आवाज रहेको छ यो लोक भाकामा लय शब्द रहेको छ शिव हमालको रहेको छ यो लोक भाका अवक्रममा तपाईँको लागि सोध्छु कहिले कहिले ऐनामा हेरेर सोच्छु कहिले कहिले नराम्री हेर्दैन कस्तो केटी पाउने हो जिन्दगीमा मैले कान्छा दुलैले सकेसम्म राम्रैले दुलैले सोच्छु कहिले कहिले ऐनामा हेरेर सोध्छु कहिले कहिले पर्दैनन् कस्तो त्यति भन्ने हो जिन्दगीमा पनि मन मै गइहाले राम्री पहिल्यै अर्का कहिले भइहाले सोच्छु कहिले कहिले ऐनामा हेरेर सोच्छु कहिले कहिले नराम्री हेर्दिन राम्राले हेर्दैन कस्तो खेती पाउने हो जिन्दगीमा मैले मै गइहाले राम्री पहिल्यै अर्का कहिले भइहाले सोच्छु कहिले कहिले ऐनामा हेरेर सोच्छु कहिले कहिले नराम्री हेर्दिन राम्राले हेर्दैनन् कस्तो खेती पानी हो जिन्दगीमा मैले कस्तो खेती पानी हो जिन्दगीमा मैले कार्की अनि पूजा गुरुङको सुमधुर आवाजमा सजिएको लोक भाकालाई हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा लय शब्द रहेको थियो शिव हमालको यो लोकदोरी भाकालाई हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसायमा निकै नै रमाइला लोकदोरी भाकालाई कार्यक्रममा पस्किराखेका छौँ तपाईँको त्यो थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गरिराखेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायबाट र कार्यक्रम लोकझङ्कारको व्यवसायमा अब पनि अर्को लोकदोरी भाका सुन्ने बेला भएको छ घाइते मुटु विमल परियार अनि मिना गोर्खालीको सुमधुर आवाजमा सजिएको छ यो लोक भाका यो लोक पछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छु कार्यक्रम लोकसंकार व्यवसाय छोडेर कतै नजानुहोला छोड्दै हिँड टिभीमा सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि एक सय चार थोप्रो आठ छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोरा पराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयर बाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक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 तथा दुई जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढूंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर एना नाथ करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी भेट्यो एकैछिनको विश्रामपछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो बिहिबार व्यवसायमा भने भर्खरै बजारमा आएका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस कोसिस गरिराखेका छौँ अब क्रममा एउटा मिठो लोकदोरी भाका जोड्न चाहन्छु हामीले माया लाइसकेका छौँ कुलेन्द्र विक्क अनि पूर्णकला विषीको सुमधुर आवाजमा सजिएको लोक भाका लगाइरहेको छ करण न्युपाने शब्द गौतम मह महेन्द्रको रहेको छ यो लोकदोरी भागका अवक्रममा तपाईँको लागि Thank you. कसम खाइसकेका छौँ देखाँदै मलाई साटियो हामीले माया लाइसकेका छौँ जुनी जुनी हुने गरी चोखो तिमीलाई छौँ मेरो उनको भनेर बाचा कसम खाइसकेका छौँ उनी मेरो उनको भनेर बाचा कसम खाइसकेका छौँ 求个你好 को भनेर बाछा कसम खाइसकेका छौँ निकै नै रमाइलो लुकदुरी भाका थियो कुलेन्द्र विक्क अनि पूर्णकला विषीको सुदूर आवाजमा सजिलो भाकालाई हामीले पृष्ठभूमिमा राखिसकेका छौँ लय रहेको थियो करण न्यौपाने शब्द गौतम महेन्द्रको रहेको थियो यो भाका सँगसँगै अब हुने कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ तिनजेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहस र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कार केवसलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यतिसम्म मेरो आवाजलाई रेडियो सेट्समा पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई विशेष आभारी छु उहाँप्रति र त्यस्तै गरी कार्यक्रम लोकसङ्कार व्यवसायबाट तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि एउटा मिठो लोकदोरी भाकालाई कार्यक्रममा अगाडि बढाउँदै उजेल पर्छु नमस्कार सुवा निगार देउराछु देउरा माता गोरी गोरी माता सुदूर गोरी गोरी माता ए मेरा बाजा बाजा बाजा पश्चिम कि छोरी रक्षा देव की माई छन् देउकी माई ए मेरा बाजा अनि शैले रक्षा सुदूर पश्चिम साह्रै राम्रो सुदूर पश्चिम थपी साइपाल झलल सेती काली झलल सेती साइपाल झलल सेती काली झलल सेती गाउँ घर समाजको दर्पण होला रेडियो अर्पण